नमस्कार कार्यक्रम किसान पाठशालाबाट म प्रकाश पार्की रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो तपाई हामीलाई इन्टरनेट अनलाइनबाट पनि डब्लु डब्लु डब्लु डट सुनिराख्नु भएको छ हरेक आइतबार बेलुकी छ बजेर तीस मिनट ज्यादा प्रसारणमा आउने कृषि जन्य विषय वस्तुमा केन्द्रित रहने गरी उत्पादन गरिने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो किसानका लागि पाठशाला बनाउने प्रयत्न स्वरूप प्रसारणमा आएको यो कार्यक्रममा कृषि गतिविधि किसान वा सम्बन्धित क्षेत्रका व्यक्तिसँग गरिएको कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्दछन् कार्यक्रमको नयाँ श्रृङ्खलामा पनि सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौ आजको कार्यक्रममा वर्षे सिजनमा लगाइने फलफूलका बिरुवाका बारेमा केन्द्रित रही जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी विकास अधिकृत सुदीप देवकोटासँग कुराकानी गरेका छौ तर कार्यक्रम कार्यक्रमको वस्तुमा प्रवेश गर्नुभन्दा पहिले राख्छौ हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी प्रतीक्षा धामी सुदूरपश्चिममा धान लगाउन योग्य मध्ये चौसठी प्रतिशत खेतमा रोपाई हुन नसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपाईले जनाएको छ क्षेत्रीय कृषि निर्देशनालयका अनुसार शुक्रबारसम्ममा सुदूरपश्चिममा त्रिचालिस दशमलव छ एक प्रतिशत खेतमा मात्र रोपाई भएको छ सुदूरपश्चिममा धान लगाउन योग्य जमिन एक लाख पचहत्तर हजार तिन सय नब्बे हेक्टर छ सबैभन्दा कम रोपाई अन्न भण्डारका रूपमा चिनिने कैलाली कञ्चनपुर र हिमाली जिल्ला दार्चुलामा भएको छ त्यस्तै कैलालीमा पैँतिस दशमलव एक छ प्रतिशत र कञ्चनपुरमा छत्तिस दशमलव आठ दुई प्रतिशत खेतमा मात्र रोपाई भएको छ क्षेत्रीय कृषि निर्देशनालय दिपालका अनुसार कैलालीमा धान लगाउन योग्य जमिन एकहत्तर हजार दुई सय पचास हेक्टर छ भने कञ्चनपुरमा अडचालिस हजार चार सय छ्यानब्बे हेक्टर छ दार्चुलामा चार हजार चार सय असी हेक्टर धान लगाउन योग्य जमिन मध्ये बत्तीस दशमलव चार छ प्रतिशतमा धान रोपिएको छ क्षेत्रीय कृषि निर्देशनालयका अनुसार सबैभन्दा बढी रोपाई अछाम र डोटीमा भएको छ अछाममा पचहत्तर दशमलव एक दुई प्रतिशत खेतमा रोपाई गरिसकेको छ भने डोटीमा बहत्तर दशमलव छ आठ प्रतिशतमा रोपाई भइसकेको छ त्यस्तै बैतडीमा पनि सत्तरी प्रतिशत रोपाई सम्पन्न भइसकेको छ यता डडेलधुरामा पनि सत्तरी प्रतिशत रोपाई सम्पन्न भइसकेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ बाजुरामा अडतिस दशमलव आठ पाँच प्रतिशत मात्रै रोपाई भएको छ कृषि विज्ञहरूले बेर्ना बुढो भएमा उत्पादन कमी आउने भएकाले जति सक्दो चाँडो धान रोप्न उचित हुने सल्लाह दिएका छन् असार पन्ध्र गते डडेलधुरा लगायत देशका विभिन्न स्थानमा धान दिवस रोपाई गरी मनाइएको छ जिल्ला कृषि विकास कार्यालय डडेलधुराले मस्टामाण्डौको सकायल क्षेत्रमा रोपाई गरेर धान दिवस मनाएको छ सो क्षेत्रका कृषकहरूले अहिले पनि पुरानै प्रविधिबाट रोपाई गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिनुभयो नयाँ प्रविधिले काममा सहजता हुने र उत्पादन बढी हुने भन्दै कृषिमा नयाँ प्रविधि अप्नाउन त्यस क्षेत्रका कृषकहरूलाई आफूले आग्रह गरेको उहाँले बताउनुभयो संयुक्त राष्ट्र संघले सन् उन्नाइस सय छैसठीलाई भोकमरीबाट मुक्त भन्ने नारा सहित धान दिवसलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो नेपालले विक्रम सम्बद्ध दुई हजार बैसठीदेखि असार पन्ध्रलाई धान दिवसका रूपमा मनाउँदै आएको छ वर्षैपछि कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो यसैबीच डलधुरामा धान रोपाई हुने जमिनमा अहिलेसम्म झण्डै सत्तरी प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास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 लगानीमा निर्माण निर्माण गरिन लागेको हो निर्माण कार्यको एक कार्यक्रमका बीच पूर्व मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ कार्यक्रममा बोल्दै मन्त्री भट्टले कोल्ड स्टोर निर्माण कार्यले यस क्षेत्रका किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले निर्माण कार्य सम्पन्न गर्नमा सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभएको छ यसअघि कोल्ड स्टोर नहुँदा स्थानीय किसानहरूले उत्पादन गरेका आलु महेन्द्रनगर नेपालगञ्ज लगेर भण्डारण गर्ने गरेका थिए क्षेत्रीय कृषि थोक बजार अतरिया परिसरभित्र कोल्ड स्टोर निर्माण हुने भएपछि स्थानीय किसानहरू हर्षित बनेका छन् हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी प्रतीक्षा धामीले श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको हो भने हामी कार्यक्रम किसान पाठशालामा छौँ कृषिका कुरा हुने कार्यक्रमको यो नयाँ श्रृङ्खला हो हामीले भर्खरै हप्ताभरिका कृषि सम्बन्धी समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौँ अब लाग्दैछौ वर्षे सिजनमा लगाइने फलफुलका बिरुवाका बारेमा केन्द्रित रही जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी विकास अधिकृत सुदीप देवकोटासँग गरिएको कुराकानीतर्फ स्वागत छ यहाँलाई कार्यक्रम किसान पाठशालामा हजुर धन्यवाद प्रकाशजी म सुदीप देवकोटा बागवानी विकास अधिकृतको रूपमा जिल्ला कृषि विकास कार्य डडेलधुरामा कार्यरत छु सम्पूर्ण कृषक दाजुभाइहरूलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु डडेलधुरा जिल्लामा यो सिजनमा के कस्ता किसिमका फलफुलहरू लगाउन सकिन्छ डडेलधुरा जिल्लाको परिप्रेक्ष्यमा हेर्दाखेरि हामीसँग वातावरण अनुकूल भौगोलिकताको हिसाबमा हेर्दा अलिकति उष्ण प्रदेशमा हुने ट्रपिकल मौसममा हुने र अलिकति समशीतोष्ण क्षेत्रमा हुने फलफुलहरू लगाउन सकिन्छ जसमध्ये अलिकति नवदुर्गा जोगबुढा जस्तो तल्लो भित्री मध्य क्षेत्रमा चाहिँ हामी आँप लिची रुख कटर केरा जस्ता फलफुल बालीहरूलाई प्राथमिकता दिइरहेका छौँ भने माथिल्लो क्षेत्रमा आएर सुन्तला जातका विशेष गरी अमिलो जातका सुन्तला कागती जुनार लगायतका फलफुलहरूलाई हामीले प्राथमिकता दिइरहेका छौँ सँगसँगै अनार रुख कटर जस्ता फलफुलहरू पनि हामीले यो सिजनमा लगाउन सकिन्छ अहिले पर्खे फलफुलहरू लगाउनु पूर्व र लगाउने बेलामा के के कुराहरूमा ध्यान दिनुपर्छ वर्षे फलफुल लगाउनु पूर्व र लगाउने बेलामा विशेष ध्यान दिनुपर्ने कुराहरू हो भने हामी कुनै पनि बिरुवा वा कुनै पनि फलफुल लगाउनुभन्दा अगाडि त्यो फलफुलको लागि हुर्कनको लागि वातावरण तयार गर्ने हो जस्तो हामीले आँप लगाउँदैछौँ लिची लगाउँदैछौँ अन्य फलफुलहरू लगाउँदैछौँ भने आँपको लागि सबैको लागि भनौँ न लगभग एक मिटर लम्बाइ एक मिटर चौडाइ एक मिटर गहिराइ जतिको खाडल पन्ध्र दिन बिस दिन सकिन्छ भने एक महिना अगाडि जति लगाउने ठाउँमा खन्नुपर्ने हुन्छ त्यो खाडल खन्दाखेरि हामीले सामान सामान्यतया गरेको गल्ती के हो भने कतिपय ठाउँहरूमा जस्तो खाडल खन्दैनौँ खने पनि सानो खन्छौँ र सानो खने पनि लाइनमा खन्दैनौँ सामान्य अब हामीले स्पेसिङ वा एउटा बोटदेखि अर्को बोटको दोरी चाहिँ हामीले सही तरिकाले नअपनाइकन जहाँ पाए त्यहीँ वा खेतको डिलमा वा चाहिँ फालिएको जग्गामा वा पाखामा हामीले फलफुल लगाउने प्रवृत्ति छ तर सबैभन्दा पहिले कृषक दाजुभाइहरूले के ख्याल गर्नुपर्ने हुन्छ भने खाडलहरू एउटै लाइनमा बढ्नुपर्ने गरी र निश्चित दूरीहरू हुन्छन् जस्तो आँपको लागि चाहिँ हामीले तोकेको दूरी भनेको एउटा बोर्डबाट अर्को बोर्डको दूरी पाँचदेखि आठ मिटर फरक हुनुपर्छ होचा जातको लागि पाँच मिटरको फरक भनिन्छ भने अग्ला जातहरूको लागि दस मिटरको फरकमा दूरी राख्ने भनिन्छ यसै गरी लिचीको लागि दुईवटा बीचको दूरी पाँचदेखि पाँच मिटर कम्तीमा पनि र बढीमा दस दसदेखि दस मिटर हुनुपर्छ यस्तै गरी कटर लगाउँदै हुनुहुन्छ भने दुईवटा बोर्डको बीचको दूरी बाह्र मिटर हुनुपर्छ यसै गरी कागती लगाउँदै हुनुहुन्छ भने त्यस दुईवटा बोर्डको बीचको दूरी चार मिटर हुनुपर्छ यसै गरी जुनार लगाउँ लगाउँदै हुनुहुन्छ सुन्तला लगाउँदै हुनुहुन्छ अनार लगाउँदै हुनुहुन्छ अमिलो लगाउँदै हुनुहुन्छ भने दुईवटा बोर्डको बिच दुरी चाहिँ छ छ मिटरको फरक हुनुपर्छ र अर्को केराको लागि चाहिँ अलिकति कम दुरी हामी दुई मिटरको फरकमा चाहिँ दुईवटा केराको बोर्ड लगाउन सकिन्छ र त्यो लगाउनु पूर्व चाहिँ हामीले के गर्नुपर्छ भने मैले दुरी र खाडलको कुरा गरिसकेपछि त्यो खाडलमा त्यो हामीले जुन एक एक बाई एक मिटरको एक मिटर गहिराई एक मिटर चौडाइ र एक मिटर लम्बाइको खाडल खनिसकेपछि त्यो खाडलमा कम्तीमा दसदेखि बिस केजी चाहिँ हामीले पाकेको गोबर मल सहित माटो मिसाउनु पर्छ र लगाउने बेलामा लगाउनुभन्दा एक दुई दिन अगाडि माटो मिसाउनु पर्छ र सकिन्छ भने त्यसमा केही रासायनिक मल पनि राखेर रा, त्यो खाडालाई राम्रोसँग पुर्यो र त्यो मल र माटोको संमिश्रण राम्रोसँग बनाउनु पर्ने हुन्छ र लगाउनु पूर्व जसरी हामी राम्रोसँग लेआउट गरिसकेपछि हामीले आकार दिइसकेपछि खाडल खनिसकेपछि बोर्ड लगाउँदा जहिले पनि जस्तो बोर्ड ल्याइसकेको हुन्छ बोर्ड ल्याएपछि त्यो बोर्ड चाहिँ खाडलको बिचमा पर्ने गरी लगाउनुपर्छ हामीले प्रायः के गर्ने गर्छौँ भने खाडलको छेउमा ठाउँमा अब विचार नगरिकन तपाईँ लगेर हुन्छ खाडलको बिच भागमा पर्ने गरी बोर्डलाई चाहिँ लगाउनु पर्ने हुन्छ र यसरी बोर्ड लगाइसकेपछि हामीले सकेसम्म बिरुवा लगाउने काम चाहिँ साँझको समयमा गर्नुपर्छ साँझको समयमा गरेपछि हामीले तत्काल सिँचाइ थोरै मात्रामा भए पनि सिँचाइ दिएर राम्रोसँग खाडललाई चाहिँ हामीले दबाउने प्रक्रियामा वा हातले बिस्तारै दबाएर माटोलाई बसालेर त्यसपछि सिँचाइ गऱ्यो भने त्यो लगाउने बेलामा विशेष ध्यान दिनुपर्ने कुराहरू त्यो हुन् लगाउनु पूर्व चाहिँ अर्को कुरा के भने हामीले सामान्यतया बिरुवाहरू जहाँ पाए कहीँबाट ल्याइरहेको हुन्छौँ हामीलाई जात थाहा हुँदैन हामीलाई चाहिँ आधिकारिक स्रोतबाट ल्याइरहेको हुँदैनौँ स्थानीय स्तरमा खाएर फालेका आँपका बोटहरू लगाइदिन्छौँ कहिले कहिले लिची त्यसै उम्रेको लगाइदिन्छौँ त्यो गर्दा के हुन्छ भने कतिपय बोटहरूको गुण थाहा नभइकन आधिकारिक स्रोतबाट ल्याएनौँ भने त्यो बोटहरू लगाएको एक दुई वर्षपछि नफल्ने वा त्यो बोटहरू जङ्गली प्रकारको प्रजाति निस्किने र हाम्रो पुरै मेहनत खेर जाने हुन्छ त्यही भएर बिरुवा किन्दाखेरि बिरुवा ल्याउँदाखेरि आधिकारिक स्रोतबाट कुन जातको हो यो क्षेत्रको लागि सिफारिस गरिएको हो कि होइन र यो ठाउँमा लगाउँदा गर्दा यो बिरुवाले आफ्नो कति वर्षमा हामीलाई फल दिन्छ भन्ने कुरा प्राविधिक सल्लाह गरेर बिरुवा ल्याउने र लगाउने काम चाहिँ गर्नुपर्छ र बिरुवा लगाइसकेपछि अर्को कुरा ध्यान दिनुपर्ने कुराहरू के हो भने बिरुवा लगाउँछौँ लगाएर छोडिदिन्छौँ अब हाम्रो चाहिँ पुरा भइसक्यो हाम्रो कर्तव्य भन्ने सोच हुन्छ कतिपय हाम्रो कृषक दाजुभाइहरूमा त्यो सोच छ लगाउनुहुन्छ अब एकैचोटि कहिले फल्छ भनेर आश मात्रै गर्ने प्रवृत्ति छ तर बोट लगाइसकेपछि त्यसलाई घेरबार गर्ने गाई बाख्राहरू हुन्छन् गाउँघरतिर तिनीहरूलाई खाना नदिने र अलिकति ठुलो भइसकेपछि जसरी दुईवटा हामीले कलमी गरेको बिरुवा लगाउँदै हुनुहुन्छ भने एउटा एउटाको जरा हुन्छ एउटाको हाँगा हुन्छ र जराबाट फेरि अर्को हाँगा पलाउने देखिन्छ जुन तल्लो भागबाट त्यो तल्लो भागबाट पलाउने हाँगाहरूलाई काटेर हटाउनुपर्छ समयमै त्यो भयो भने मात्रै हामीले जस्तो सामान्यतया सुन्तलाको जातमा जङ्गली जातमा सुन्तलाको नयाँ राम्रो फल्ने जात हामी कलमी गरिएको छ भने यदि जराको भागबाट हाँगा जान दिनुभयो भने त्यो जङ्गली जातै फल्छ त्यो जङ्गली जात नफलाउनको लागि राम्रो फलाउनको लागि माथिल्लोपट्टि भागमा जोडिएकोबाट हाँगालाई बढावा गर्ने र तलबाट आएको हाँगाहरू काटेर फाल्ने गर्नुपर्छ यसरी चाहिँ बिरुवा लगाएपछि र लगाउनु पूर्व र लगाए लगाउँदाको समय र लगाएपछि चाहिँ यी कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ बर्खे फलफुलहरू लगाइसकेपछि हुर्किने बेला ध्यान दिनुपर्ने कुराहरू मैले त्यही भनिसकेँ प्रकाशजी अघि नै कुरा समेटिसके जस्तो लगाइसकेपछि हुर्किने बेला ख्याल दिनुपर्ने कुराहरू भनेको तिनै हुन् कलमी गरिएको छ भने हाँगा काट्ने राम्रोसँग घेरबार गर्ने त्यसपछि गाईबस्तुबाट बचाउने र आफूले सिँचाइ र मलखातको चाहिँ व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने हुन्छ हेर्नुहोस् जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलाई वर्षे फलफुलहरूको कस्तो प्रकारको सहयोग गर्दैछ जिल्ला कृषि विकास कार्यालयले वर्षे फलफुल कृषकहरूलाई वर्षे फलफुल लगाउनको लागि वा हामीले कृषकहरूलाई फलफुल खेतीतर्फ आकर्षित गर्नको लागि विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले वर्षे फलफुलका बिरुवाहरू वितरण गर्ने कार्यक्रम भएको छ जस अन्तर्गत हामीले अहिले पछिल्लो समयमा नेपाल सरकारले आगामी वर्षलाई फलफुल वर्ष मनाउने उद्घोष गरे सँगसँगै हामीले अलिकति अघिल्ला वर्षहरूमा भन्दा यो सालमा कार्यक्रमलाई थोरै परिवर्तन गर्ने कोसिस गरेका छौँ जस अनुसार पहिले हामीले ढुवानी अनुदानमा मात्रै कृषकहरूलाई वर्षे फलफुल बिरुवा वितरण गरिरहेका थियौँ भने योपालि चाहिँ हामीले कृषकहरूको अत्याधिक मागको लक्ष्य र अर्को वर्षको फलफुल वर्षलाई मनाउने तयारीलाई हामीले केन्द्रित गरी पचास पर्सेन्ट अनुदानमा कृषकहरूलाई सरकारी दर रेटमै राजपत्रमा उल्लेख भएको दर हुन्छ हामीसँग त्यो दरमा पचास पर्सेन्ट अनुदानमा कृषकहरूले वर्षे फलफुलहरू पाउनुहुन्छ र हामीले ढुवानी अनुदानमा केही बिरुवाहरू जस्तो आँप लिचीका बिरुवाहरू पूर्वी तराईमा राम्रो नर्सरी व्यवस्थापन रहेका राम्रा नर्सरी बिउबिउहरू छन् जसबाट हामीले गुणस्तरीय बिरुवाहरू ल्याउँदैछौँ भने यसै गरी अन्य यो अमिला जातका फलफुलहरू पनि हामीले जिल्लाभित्रैका एकदम उत्कृष्ट नर्सरीहरू लगायत अन्य ठाउँहरूबाट पनि बिरुवा ल्याएर कृषकहरूलाई ढुवानीमा शत अनुदानमा र त्यसपछि बिरुवाको मूल्यमा सरकारी दर रेट राजपत्रमा उल्लेख भएको दर रेटमा पचास पर्सेन्ट अनुदानमा वितरण गर्दैछौँ र यो वितरण गर्ने कार्यक्रम चाहिँ हामीले सायद हुनसक्छ एक्काइस बाइस गतेबाट सुरु गरेर हामीले वितरण गर्नेछौँ र वितरणको प्रक्रिया चाहिँ कृषि सेवा केन्द्र सम्बन्धित कृषि सेवा केन्द्रहरू छन् जस्तो आलिताल जोगबुडा नवदुर्गा चिपुर अनि त्यसपछि भागेश्वर लगायतका ठाउँहरूबाट चाहिँ आफ्नो क्षेत्रका आफ्नो कृषि सेवा केन्द्रको कमान्ड एरियाभित्र रहनुभएका कृषकहरूले पूर्व दिनुभएको निवेदनको आधारमा अब हामीसँग नयाँ माग सङ्कलन गरिरहेका छैनौँ अब नयाँ आउने कृषकहरूले हामी बिरुवा दिन सम्भव त हामी सक्दैनौँ तर जति माग सङ्कलन भएको छ त्यो आधारमा चाहिँ हामी कृषकहरूलाई ती स्थानहरूबाट बिरुवा वितरण गर्दैछौँ अहिले कुन कुन जातको बिरुवा वितरण हुन्छ हामीले विशेष गरी आँपको लागि चाहिँ दसरी र अम्रापाले जात जातहरू वितरण गर्दैछौँ यसै गरी हामीले केराको बिरुवाहरू चाहिँ सकेसम्म हामीले होजा जातका बिरुवाहरू विशेष जोगबुडा र आलिदाल एरियामा केन्द्रित गरेर बाँडिरहेका छौँ र यसै गरी अन्य जातहरू सुन्तला जुनाहारका जातहरू हामीसँग स्थानीय स्तरमा यो क्षेत्रको लागि लोकप्रिय मानेका जातहरू जुन त्यो जातहरू नै हामीले वितरण गर्नेछौँ लिचीको लागि चाहिँ हामीले पोलिपट सकेसम्म बिहा नहुने प्रकारको लिची ल्याउन कोसिस गरिरहेका छौँ सायद त्यो वितरण गर्छौँ होला यसै अर्को कुरा चाहिँ जस्तो जोगबुडा र आलितालमा हाम्रो अर्को राष्ट्रपति चुरे संरक्षण कार्यक्रम छ त्यो अन्तर्गत पनि केराका र अन्य बिरुवाहरू हामी बिजन गरिरहेका छौँ वर्षे फलफुलमा हाल देखिएका समस्याहरू के के हुन् र समाधानका उपायहरू के के हुन सक्छन् वर्षे फलफुलमा हाल देखिएका समस्याहरू भनेको हामीले आफै निम्ताएका समस्याहरू हुन् जस्तो वैज्ञानिक बगैँचा व्यवस्थापन नहुँदाखेरि हामी तरकारीमा एउटा सानो दस केजी फर्ने टमाटरको बोट छ भने हामीले त्यसलाई दसचोटि सिँचाइ गर्छौँ तर फलफुलको बोटलाई हामीले एकदमै इग्नोर गरिरहेका छौँ मतलब गरिरहेका छैनौँ लगाइदिन्छौँ एकचोटि फलेपछि टिपेर खान्छौँ र सामान्यतया कृषक दाजुभाइहरूलाई पनि मेरो आग्रह के भने उहाँहरूले वर्षे फलफुलको बोट मुनि मल सिँचाइ चाहिँ मलाई जहाँसम्म लाग्छ धेरै कम दिने गर्नुहुन्छ त्यो कारणले गर्दाखेरि अहिले अलिकति बगैँचा व्यवस्थापनमा ध्यान दिन नसक्दाखेरि धेरै समस्याहरू देखिएको छ रोग किराको प्रकोप देखिएको छ अब पोषक तत्त्व नपुग्ने हुँदाखेरि अर्को प्रकारको समस्या देखिएको छ जस्तो सुन्तला जातहरूमा सुन्तला जातमा रास आउने समस्या देखिएको छ टुप्पाबाट पात सुक्दै जाने फलहरू नलाग्ने लागे पनि फुल धेरै लाग्ने फल झर्ने गुणस्तरीय फलहरू नलाग्ने गुलियोपना नहुने यस्ता समस्याहरू धेरै छन् यस्तै गरी किराको समस्या हेर्दा भन्दाखेरि रोगको रूपमा आँपमा चाहिँ अहिले धुले ढुसीको समस्या बढी देखिएको छ आँपको मिलिबग भन्छ चुसा किराको समस्या देखिएको छ लिचीमा एउटा माइट भन्ने किराको समस्या अलिक बढी देखिएको छ यो ठाउँमा यसै गरी रुख कटरमा बरु खासै ठुलो समस्या देखिएको छैन केराहरूमा ओइलाउने समस्याहरू देखिएको छ यी चाहिँ विभिन्न समस्याहरू हुन् यसको लागि अब समाधानको उपायहरू भनेको रामबार त हामीले केही पनि दिन सक्दैनौँ तर कृषक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आग्रह के हो भने समयमा काटछाँट गर्ने बिरुवा लगाउँदाखेरि जहिले पनि फालिएको जग्गामा खेतको पाको बारीमा नलगाउने लगाउने बेलामा मैले भनेका कुराहरू ध्यान दिने विशेष गरी मलखाद व्यवस्थापन गर्ने सिँचाइ व्यवस्था राम्रोसँग सिँचाइ दिने र फल टिपिसकेपछि हामीले उसबाट बिरुवाबाट लिने मात्रै होइन बिरुवालाई पनि केही दिने बानी गऱ्यौँ भने पक्कै पनि यी समस्याहरू बिस्तारै समाधान गर्न सकिन्छ र अलिकति बढी समस्या देखियो भने रोग किराको समस्या देखियो भने जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा वा नभए सेवा केन्द्रका प्राविधिकहरू हुनुहुन्छ उहाँहरू समक्ष रोग किराको स्याम्पल सहित बोर्डको पात हाँगा जहाँ फल जस्तो समस्या हुन्छ स्याम्पल सहित आउनुभयो भने प्राविधिक राजनीतिक सरसल्लाहमा चाहिँ हामीले ती समस्याको समाधान गर्न सक्छौँ अन्तमा के भन्नुहुन्छ सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अन्तमा जिल्ला कृषि विकास कार्यालय डडेलधुराको तर्फबाट सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरू जो फलफुल खेती गरिराख्नु भएको छ विशेष गरी वर्षे फलफुल लगाउने तयारीमा हुनुहुन्छ उहाँहरूलाई मेरो आग्रह के भने फलफुललाई पनि तरकारी बारीलाई जसरी माया गरेर लगाउनुहोस् हेला गरेर पाको बारीमा नलगाइदिनुहोस् लगाउनु पूर्व चाहिँ मलखाल राम्रोसँग व्यवस्थापन गरेर लगाइदिनुहोस् र लगाइसकेपछि बगैँचा व्यवस्थापनमा अलिकति ध्यान दिइदिनुहोस् काटछाँटका कुराहरूमा विशेष ध्यान दिनुहोस् र फलफुलबाट राम्रो आम्दानी लिन सकिन्छ र फलफुल चाहिँ लगाएर एकैचोटि खानु भन्दा अगाडि वा फलिसकेपछि मात्रै फलफुलको बोटमा आँखा होइन कि फल फलाउनको लागि बगैँचा व्यवस्थापनका लागि रुखको स्याहारको लागि फलफुलका बोटहरूको स्याहारको लागि पनि विशेष ध्यान दिनुहोस् दिनुभयो भने पक्कै पनि फलफुल खेतीबाट राम्रो आम्दानी लिन सक्नुहुन्छ फलफुल बालीबाट राम्रो आम्दानी लिन सक्नुहुन्छ र केही समस्या परेको खण्डमा जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा वा हाम्रा प्राविधिक साथीहरूसँग निर्धक्क रूपमा हाम्रा समस्याहरू राख्नुहोला भन्ने मेरो अनुरोध छ व्यस्तताका बावजुद हामीलाई कुराकानीको लागि समय निकालिदिनु भयो तपाईँलाई धन्यवाद छ धन्यवाद प्रकाशजी तथा रेडियो युनिटी टिमलाई पनि कृषकको माझमा कृषकका समस्याहरू कृषकका जिज्ञासाहरू राखिदिनु भएकोमा हामी तपाईँहरूप्रति आभारी छौँ श्रोता अहिले तपाईँले सुन्नुभयो वर्षै सिजनमा लगाइने फलफुलका बिरुवाका बारेमा केन्द्रित रही जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी विकास अधिकृत सुदीप देवकोटासँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न त केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने विश्वास लिएका छौँ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तु सहित आउने नै छौ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम किसान पाठशाला सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा तपाई हामीलाई मोबाइलबाट पनि मेसेज पठाउन सक्नुहुनेछ त्यसका लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस केपी स्पेस अनि आफ्ना मनमा लागेका कुराहरू लेखेर पैसालिस छयालिसमा पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो I N F O info dot R A D I O U N I T Y radio unity at Gmail dot com हौस् त श्रोता आजका लागि प्राविधिक मित्र प्रतीक्षा धामीलाई धन्यवाद अनि तपाईँ प्रसारण क्षेत्रभित्र र अनलाइनमा सुनेर साथ दिनुहुने श्रोतालाई आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुता प्रकाश पार्की पनि बिदा हुन्छु अर्को साथ फेरि भेटौँला नमस्कार